कहानी मेरो घरबेटीको छोरी समिरासँगको उसको उमेर अहिले बाइस वर्षको छ मेरो उचाइ पाँच फिट नौ इन्च छ मेरो लाडो सात इन्च लामो छ मेरो प्रेमिका अनि सबै भूतपूर्व केटीहरूले मेरो लाडो साह्रै मन पराउँछन् मैले चिकेको सबैजना एकदम सन्तुष्ट हुन्छन् मेरो घर वास्तवमा काठमाडौँ बाहिर हो तर पढ्नुको लागि यहाँ डेरामा बस्छु म सुरुमा मेरो मामाको छोरासँगै एउटै फ्ल्याटमा लिएर बस्थेँ तर दाई पढ्नको लागि नर्वे जाने दाइर हुनुहुन्थ्यो मेरो दाई र म सम्बन्धमा दाई मात्र हौँ उमेरमा तिन चार वर्षको मात्र फरक भयो भने हामी साथी जस्तै छौँ दाईलाई मेरो अनि मलाई दाईको प्रेमाको बारेमा सबै थाहा थियो सुरुमा केटीमा आउँदा मेरो गर्लफ्रेन्ड थिएन तर पछि बनाएँ म सुरुमा वास्तवमा समीरलाई नै लाइन हान्न खोज्थेँ समीर त्यतिखेर सोह्र वर्षकी थिएँ सोह्र वर्षकी भए पनि समीराको शरीर एकदम विकास भइसकेको थियो दाईले त्यसो नगरे बस्न गाह्रो हुन्छ भन्नुहुन्थ्यो हुनु पनि हो डेरामा बसे पनि समिराको ड्याडी मम्मीले साह्रै माया गर्नुहुन्थ्यो भाँडातिर ढिलो भए पनि केही भन्नुहुन्थेन हामी दुवै दाजुभाइ आफ्नो आफ्नो गर्लफ्रेन्डलाई कोठामा ल्याउने गर्थ्यौँ समिराले यसरी सकेर टू जोइन गरेको थिएँ बाटोमा कहिले काहीँ भेटेको बेला लिफ्ट दिन्थे उसले मलाई दाई भन्थे अनि मलाई कहिले काहीँ मेरो गर्लफ्रेन्डसँग देख्यो भने फसुले कता घुमाउनु लाग्नु भएको रमाइलो भयो होला कहिले त मलाई पनि लिने गर्नु उसले भनेको थिएँ मेरो दाइ र मेरो दाइको गर्लफ्रेन्डले नर्वेको लागि सँगै एप्लाई गरेको थिएँ तिनीहरूको भिसा लाग्यो र सँगै गएँ त्यसपछि म फ्ल्याटमा एक्लै भएँ दाइ गएपछि कोठा खाली भएको थियो स्वामी आफ्नो भाइसँग कोठा सेयर गर्थेँ अब उसले छुट्टै कोठा चाहेकोले स्वामी म भएको फ्ल्याटमा आएँ दाइको कोठा अलिक ठुलो भएकोले त्यो कोठा मैले लिएँ अनि मेरो रुममा स्वामी सिफ्ट भएँ दाइ गएको त्यस्तै तिन चार महिनापछि मेरो नि गर्लफ्रेन्डसँग ब्रेकअप भयो अनि म जहिले कोठामा एक्लै बसिरहेको हुन्थेँ स्वामीले त्यो कुरा थाहै थिएन एक दिन समीरले बेलुकीतिर मेरो कोठामा आएर मलाई जिस्काउँदै भन्ने के दाइ किन दुःख भएको हो भाउजूले छोड्नु हो क्या हो अनि मैले भने अँ हो नि समीले भने किन के भयो दाइ अनि मैले भने भयो छोडौ सुक्रा सुक्रो नगर मेरो अगाडि मुठ मात्र हुन्छ उसले भने त्यसो भए त गएर बियर ल्याउनु न म फिल्म लिएर आउँछु भरे बाबा मुस्किँदा सँगै खाला त्यो सुनेर म अचम्म परेँ अनि भने होइन के भने कि समी तिमीले समीले भने के भयो त दाइ बियर त हो ड्रग्स बनाएको छैन तर अङ्कलले थाहा पाउनु भयो नि मैले भने उसले भने थाहा पाउनुहुन्न तपाईँले भन्नुहुन्न म भन्दिनँ अनि कसरी थाहा पाउनुहुन्छ नि म त्यसपछि ओके भन्दै दोकानतिर गएर आधा किलो मासु तिन चार बोतल बियर लिएर कोठामा त्यस्तै सात बजीतिर चोमी मेरो कोठामा आयो आज खाना मेरोमै खान्छु भनेर आएको कुरा उसले भने र मलाई मद्दत गर्न थालेँ सात तिससम्म खाना पाकिसकेको छु अनि हामी कुरा गर्दै बस्यौँ आठ तिसतिर उसको बुवा आमा नि खाएर टिभी हेर्न थाल्नु भयो समिराले नि खाना खाएँ अब एकछिनपछि फिल्म हेर्ने अनि सुत्ने भन्दै माथि त्यसपछि मैले बियर खोलेँ हामी खाना थाल्यौँ समीराले ल्यापटपमा चलचित्र लगाए चलचित्रमा टम क्रुजको थियो बियरले मलाई छुको पनि थिएन तर समीरलाई हल्का लागेछ चलचित्र चलिरहेको थियो तर हामी कुरा गर्दै पिउनमा व्यस्त थियौँ मलाई बियर लागेन मसँग भएको भोड्काको बोतल निकाले मलाई भोटकाले लाग्न थालेको थियो तर मैले समीले भोड्का दिएको थिएन उसलाई बियर नै धेरै लागिसकेको थियो त्यसै बिच ध्यान हाम्रो फिल्मतिर गयो त्यहाँ ओछ्यानको दृश्य चलिरहेको थियो त्यो देखेर मेरो लाडो ठन्किएर आयो मेरो लाडोले ट्राउजर टेन्ट जस्तै बनायो मैले लुकाउन खोजेँ मैले ठन्केको लाडो लुकाउन खोजेको देखेर समयलाई हाँस्दै मैले जिस्काएँ के हो दाई सानो भाइलाई त के भयो मैले भने के हो तिमी पुरै लागेको नि अब तिमी जाऊ सुत समयले भने नाइ दाइ म हजुरको सानो भाइ सुतार जान्छु म तिमीलाई धेरै लागेको छ के के बोलाएको छ आज त्यही बोल्नलाई तपाईँलाई बिदा ल्याउन लगेको मैले म के बोल्नु लागेको समय तिमी समयले भने तपाईँले के थाहा मलाई तपाईँ कति मनपर्छ भनेर तपाईँलाई दाइ भन्नुपर्दा अर्सो घुमेको देख्दा मेरो मन कति तडपेको थियो भनेर होइन के भन्छ यो समीरले भने हो त नि आफूले चाहिँ तपाईँको लागि स्कुल कलेजको ह्यान्डसम केटाहरूलाई नाइ नाइ भन्दै बसिरहेको छु तपाईँ चाहिँ मलाई नो भन्ने यति भनिसकेर समीर उठेर गएर कोठाको ढोका लक गरी आफ्नो टी सर्ट खोली उसले कालो रङको ब्रा लगाएको थिएँ उसले त्यो हालतमा देखेर मैले आफूलाई कन्ट्रोल गर्न सकिनँ र उसको उठमा मैले चुम्बन गरेँ अनि दुधमा पनि किस गरेँ बरा माथिबाट निचोड्थेँ बिस्तारै उसको बरा खोलिदिएँ अनि उसको हाफ पेन्ट पनि खोलिदिएँ र उसले मेरो सबै लुगा खोलिदिएँ म पुरा डाङ्गे भयो तर उसको पेन्टी खोल्न पनि बाँकी थियो मैले उसको पुती पेन्टी माथिबाट छामेँ पेन्टी त मुदी जस्तै पुरा भिजेको थियो मैले उसको पेन्टी माथिबाट पुती सुँगले पेन्टी खोलिदिएँ समीरले मेरो लाडो खेलाउँदै थिएँ मैले उसको पेन्टी खोलिदिएँ उसको पुती देखेर म दङ्ग परेँ समीको पुती ब्लेडले काटेको जस्तै सानो चिरा परेको थियो मैले यस्तो पुती भिडियो मात्र देखेको थिएँ चिकेको चाहिँ थिएन मैले सिधै उसको त्यो पुती आफ्नो मुखमा गाडेँ जिब्रोले पुती छुने बित्तिकै समेराले आरामसेस फेरि गर्दै कराउन थालेँ मैले पुतीबाट मुख जिगेर उसको ओठमा फेरि जुम्मन गरेँ पुतीमा बिस्तारै औँडा छिराएँ मैले समीलाई लाडो चुस्न भने तर उसले नगर्ने भने मैले एक दुईपल्ट कर गरेपछि बिस्तारै उसको मुखमा लाडो छिराउन थालेँ उसको मुखमा लाडो छिर्ने बित्तिकै मैले उसको पुती देखेँ चुस्न थालेँ उसको मुख लाडो छिर्ने बित्तिकै मैले पनि उसको फेरि बुद्धिसन थालेँ उसले मेरो लाडो निकालेर कोच्याउन खोज्दै थिएँ मैले लाडो निकालिदिएन मुखभित्र ठिले राखेर उसको मुख मेरो मैले मुखभित्र राखेर उसको मुखमा चिन्न थालेँ मैले अझै जोस ल्याउन ल्यापटपमा सेक्स फिल्म लगाएँ नै फिल्मको केटीको जस्तै कपी गर्न थालेँ करिब तिस मिनट मेरो माल निस्कला जस्तो भएर मैले सम्मिलन नभने सबै माल उसको मुखमा जारिदिएँ उसले निले जस्तै गरेँ पुती चिक्न नदिने भन्दै समीरले मैले जिस्काएँ समीर रिसा जस्तै गरेँ अनि उसँग जिस्काइसकेँ चाँडै मेरो लाडो फेरि ठडक्क सन्क्यो मैले समीरलाई जिस्काउँदै पुती नदिने भनेको चाकमा नै चिक्छु मैले समीरालाई जिस्काउँदै भने पुतिन दिनु भए चाकमा नै चिक्छु भन्दै हालेको जस्तो गरेँ समीराले म चल्दा चल्दै मेरो लाडोको टुप्पो उसको पुतीको दुलामा गएर ठोक्कियो र मेरो लाडो हल्का छिरो त्यसले गर्दा समीरा चिच्चाए अनि समीको मोबाइल बज्यो उसको आमाले गर्नुभएको रहेछ आन्टीले के भयो भनेर सोध्नुभयो र समीराले केही होइन बेडमा खुट्टा ठोक्यो भनेर बाहना भने अनि फेरि फोन राखेँ मैले पनि जिस्काएँ र खुट्टा ठोक्यो कि पुतीमा लाडो ठोक्यो अनि समीले मृदु मुस्कान दियो अनि मैले उसको ओठमा चुम्बन गर्दै पुतीको मुखमा लाडो तिर्साएँ अनि अलिअलि धक्का लगाउन थालेँ उसको यो पहिलोपल्ट पटक भएकोले पुर्ती एकदमै टाइट थियो अलि अलि रगत निस्केको थियो मेरो हरेक धक्कामा ओ फक्मी फक फक्मी बिस्तारै बिस्तारै मलाई कराउँदै थिएँ मेरो लाडो पुरो उसको पुतीभित्र घुसेको थियो हरेक धक्कामा छ मेरो अ अ एस फक फक्मी बिस्तारै बिस्तारै बिस्तारै फक्मी भन्दै कराउनु थालेँ मेरो लाडो पुरै उसको पुतीमा घुसिसकेको थियो र त्यसै गरी मैले आफ्नो स्पिड बढाउन थालेँ मेरो स्पिड बढाएपछि उसको पनि आवाज बढाउन थालेँ समेरा क्रमले गर्दा चाहिँ करिब पैँतालिस मिनट चिकाएपछि मेरो माल जान आँटेको थियो त्यसैले मेरो लाडो बाहिर जिकेर उसको नाइटोमाथि माल झार्थेँ त्यसपछि हामीले एकअर्कालाई अङ्गालो हालेर सोध्यौँ करिब पाँच बजीतिर समीरलाई उठाएर आफ्नो कोठामा जान भने समीर आफ्नो कोठामा गयो त्यो दिनदेखि समीर र म गोपी सम्बन्धमा छौँ दैनिक जसो सिक्स उसको कोठा मेरो कोठा बिचमा एउटा ढोका छ राति त्यो ढोका हामी खोल्छौँ र एकअर्काको रुममा आउँछ